नाउ है आँखा तिमी जुदाउना आँखा तिमी दाउना, बाजिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नाउ भोलि जब हुन्छौ हामी हो हामी एक अर्को सङ्ग टाढा टाढा फुल जस्तो माया पनि बिझाउने बन्छ काढा काढा

बतसमा उडी उडी उडी आउँछ गीत मुटु छुन छुन एक्लै दिनो दुखी बनी प्रित सम्झी रुना रुना बतस उडी ओ मीठा गीत मुझ सुना सुना एकले दिनो दुखी बनी पर्थ प्रीत सम्झी रुना रुना आउँदैन आँगनमा आउना, जुन आउना, च्याउन घुम्तीमा तिमी जुदाउन आँख तिमी जुदाउन बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नाउ